अब सुनौ गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो उनीहरूको प्रेम फोनबाटै भएको थियो सुनिलले टुमालाई बाल्यकालदेखि चिन्नुहुन्थ्यो र मनमनै सजाउनुहुन्थ्यो तिन चार वर्षको जेठाकान्छा उनीहरू एउटै गाउँका हुँदाहुँदै पनि सुनिलले काठमाडौँबाट फोन गर्दा सुरुमा टुमाले चिन्नु भएन काठमाडौँ हुनुहुन्थ्यो उहाँले चिन्नुभयो तपाईँलाई त्यहाँबाट सुरु भएको प्रेम सम्बन्ध सुनिल काठमाडौँबाट फर्केर आएपछि झाँगिन थाल्यो दैनिक जसो उनीहरूको भेटघाट बाक्लिँदै गयो र विवाह गर्नका लागि दुवैतर्फका परिवारहरूलाई मनाउन थाले वर्षसम्म हाम्रो त्यस्तो भयो कन्टिन्यू रह्यो होइन हजुर हजुर त्यो माग्ने गएर पकाएर मागेर के भन्छ लभ पनि भन्छ एरेन्ज पनि भन्छ बाबुआमालाई मनाएर चाहिँ विवाह भएको मनाएर दाइको बिहे परारै भएको परारै भएको मेरो पालो पोहोरै आको, पर्छ अब घरकालाई मनाउन सिँगारेको त्यो कोठा अस्तिसम्म झकिझकाउ थियो तर अहिले उराट लाग्दो छ भित्तामा दुवैजना मिलेर टाँगिएका ती अनेक पोस्टरहरू पनि मनिल छन् पख्नु पख्नु सुत्न पनि कति हतार गरेको होला तन्ना फेर्छु र सुत्नु होला भन्दै उनले फेरेको त्यो तन्ना पनि जस्ताको त्यस्तै छ अनि सिरानी मुनि राखिएका चक्लेटहरू र अन्य प्रयोजनका सामग्रीहरू पनि उनलाई नै कुरेर बसिरहेको जस्तो लाग्छ तिजमा लगाएर राम्रमिता हेर्न त पाइएन दसैँमा लगाएर हिँड्नु पर्ला भन्दै उनले पलङ मुनिबाट सारेर माथि तखातोमा राखेका आफ्ना सेन्डिलहरू बिना खुट्टा आफै पाइला सारे जस्तो महसुस हुन्छ कोठामा दुईवटा पलङ छन् एउटा पलङमा एकरो टोलाएर बसेका छन् उनी अर्को पलङ रित्तै छ र पनि उनैलाई देखिरहेका छन् उनी आँखा घुमाउँदै जान्छन् सिरानी माथि झ्यालको तखातो फोटोमा उनका अनेक श्रृङ्गारका सामग्री त्यसको बिचमा विवाहमा खिचेको आफूहरूको फोटामा गएर उनको नजर टक्क अडिन्छ के गर्ने यो मान्छेको जीवन वाक्य नै नफुटाउँ ध्यान गरेर बसिरहँ लागेर पनि कसैले बोलाए बोल्नै पर्ने कोही हाँसे आफू पनि उसको हाँसोमा हाँसो मिलाउन हाँस्नै पर्ने विधिको विधान जस्तो परे पनि बाँच्नै पर्ने हाँसेकै छु तर भित्री मन रोएको कसलाई थाहा छ र कसलाई थाहा छ र बाँच्नलाई त बाँचेकै छु मरेर जिएको कसलाई थाहा छ र कसलाई थाहा छ र हाँस्नलाई त हाँसेकै छु हर जीवनको त्यही नेतिसँग जुधिरहेका अर्घाखाँची पोखरा का एक युवाको त्यही वियोगान्त कथा लिएर आएका छौँ आज हामी जीवनको गोरेटोमा खाना पकाउने ग्यास पड्केर एक सुत्केरीको ज्यान गयो भन्ने समाचार बाहिर आएपछि सुन्ने पढ्ने जोकै मानिसहरू स्तब्ध भए गत हप्ता उनी बिस बाइस दिन कि सुत्केरी मात्र थिएनन् आठ नौ महिना कि नौली दुलाई पनि थिइन् एक त नौली दुलाई त्यसमाथि भर्खर पहिलो सन्तानको जन्म दिए कि सुत्केरीको त्यसरी ज्यान जानु घटना हृदय विदारक हो भन्ने लाग्यो र भाव्यहल परिवारको घरमा अर्घाखाँचीको अर्घातो सहकर्मी दिपेन्द्र श्रेष्ठको सहयोगमा हामी त्यस परिवार कहाँ पुगेका थियौँ घर घरमा मकै खोल्साउनको माचो रहेछ अनि तिज गएर पनि कतिपयका घरमा तीज गीत र मादल घन्किँदै थियो तर गाउँको बीचमा रहेको ठुला पोखरा गाविस उडा नम्बर तिन निवासी तारानाथ थापाको परिवार भने शोकाकुल थियो त्यहाँ पुग्दा त्यस्तै रातको दस बजेको हुँदो हो कुर्न आएका छिमेकीहरू दलान र कोही आँगनमा बसेर मकै खोल्साउँदै थिए भने त्यो परिवारका सदस्यहरू घरभित्र भावविहल लडिरहेका थिए त्यस दिन त्यस घरमा कसरी ग्यास पड्केर बाइस वर्षीय सुत्केरी महिला टुम थापाको ज्यान गयो त यदि ग्यास पड्केरै उनको ज्यान गएको भए सँगै रहेकी ती नवजात शिशुको पनि ज्यान जान सक्थ्यो यही कुरा मुख्य विषय बनाएर हामी त्यहाँ पुगेका थियौँ त्यो घरको एउटा मात्रै ढोका छ जुन ढोका भित्रबाट आग्लो लगाएको अवस्थामा उनको ज्यान गएको छ भित्र भर्याङ मुनि राखिएको ग्यासको सिलिन्डर जस्ताको त्यस्तै छ अलिकति मात्रै पाइप जलेको छ टेबुल पनि अलिकति र भर्याङ पनि थोरै जलेको छ त्यस्तो अवस्थामा कसरी ती सुत्केरीको ज्यान गयो त घरकै मान्छे पनि अचम्बित छन् भने झन बाहिर फेरका मान्छे त सशङ्कित नहुने कुरै भएन हामीले उनै टुमा थापाका ससुरा ताराना थापा र उहाँकी पत्नीसँग त्यसै सिलिन्डर राखिएको स्थानमा बसेर सोध्यौँ उहाँहरूले पनि भन्नुभयो हेर्नुहोस् त त्यहाँ सिलिन्डर यहीँनिर उनी ढलेकी छन् कुखैमा सुतेकी छोरीलाई भने केही भएको छैन यहाँ यता टाउको थियो उता खुट्टा थियो पुरै जलेको थियो पुरै जलेको थियो हात खुट्टाको अवस्था हात खुट्टा थियो मुखमा त्यही घोँची लाग्यो पुरै गरेको थियो पोटु अलिकति मात्र थियो पुरै गरेर पानी खुवाइदिएर माथिबाट हामीले जाँदाखेरि यता दैलो लाग्यो यसरी दैलो यसरी हानेर बल्ल बल्ल खोलेर फेरि यताबाट पानी गरिदिएर माथि निस्क्यो बच्चा चाहिँ के नभएको माथिर पनि उस भएर हो कि पहिला यहाँ मैले खाना खाएर खुवाएर पठाएको स्कुल त्यस पछाडि मैले पनि खाएँ थोरै त्यो उसलाई सुत्केहरूलाई खुवाएँ फेरि यहाँ बजे हुनुहुन्थ्यो उहाँलाई खुवाएँ सुत्केहरूलाई खुवाएर र यो नानीलाई उसले सेकी उरी त्यसरी सबै यो नानी सुती थिएँ त्यस पछाडि फेरि सबै भ्याएर र दिउँसो हो जानु घाँस काट्न आफू भित्र पसेर ढोका किन लगाइन् त उनले आशंका उत्पन्न हुन सक्छ यस सम्बन्धमा मृतक उमाका श्रीमान सुनिल थापा भन्नुहुन्छ अपरेसनको घाउ सेक्दा कोही भित्र पसेर देख्लान् भन्ने लाजले बन्द गरेको हुन सक्छ ढोका त कसै मान्छेले बाहिर कसैले देख्छ कि भनेर हो ढोका बन्द भएको छ मलाई आबेले फोन गर्नुभएको थियो पोलतिर आन्टीले मैले भर्खर अघि तपाईँलाई नि भने भित्रबाट हेर सुनिल ढोका बन्द थियो माथि माथिबाट गएर हामी पानी हालेर गऱ्यौँ आगो नि के भयो यस्तो म त यस्तो फेन्ट भयो जस्तो भयो कि सर चारैतिर रिङ आयो मलाई म त यस्तो घटना त म बच्चा चाहिँ बाहिर बाहिर बच्चा त हुँ बिस्तारै उही नजिकै भित्रै हजुर उहाँ लाग्ने आगो चाहिँ त्यो बच्चा सम्झ पर्न सक्थ्यो यहाँ सुन्नु बच्चा यहाँ छ होइन ग्यासको सिलिन्डर त्यो घडी जति होला होइन हेर्नुहोस् हजुर तपाईँ यस्तो गर्दाखेरि निभाउँछु भन्दाखेरि होला सायद आगो लाग्यो नि आगो लागि लाग्यो निभाउने प्रयास गर्नु घाउ कस्तो भएर चाहिँ ऐनाबाट नि हेर्छु त्यो पनि कुरा गर्थेन अरे मम्मीसँग र अर्को कुरा ड्रेस चेन्ज ड्रेस चेन्ज पनि गर्न सकिन् र के हो त्यो एक्ज्याक्टली मलाई थाहा भएन सर म घरमा थिइनँ यथार्थ कुरो भएन र एउटा कुरो मलाई कस्तो लाग्छ नि त्यही ड्रेसिङ गर्दाखेरि घाउ त्यो बाफ लिने लिने क्रममा पानी त्यहाँ तातो थिएन होला मम्मी त जानु जानुभएको थियो र तताउँदाखेरि फ्याट लाइटर बाल्दा हरेर कि सर र मिल्किङ पनि हुन्न त्यो दुध राम्रोसँग आउनथ्यो त्यो र यस्तो यतिकन दुध तताएर खुवाउँछु भन्दा लाइटर बाल्दा हो कि सर र अर्को कुरा चुलामा त थियो नि कोइलाहरू थिए बच्चा सेकाउँदाखेरि क्या यता पनि राखिदिनु भएको थियो अरे मम्मीले त्यो ग्या ग्यास लिँदाखेरि त्यसबाट नि कि सर यति हो एक्कासी ग्यासको पाइप जलेर जति बेला उनी चिच्चाएकी थिइन् त्यति नै बेला उद्धार पाएको भए उनको ज्यान जाने थिएन बाहिर दलानमा कान सुन्न नसक्ने हजुरआमा हुनुहुन्थ्यो भने सासुआमा बजारतिर जानुभएको थियो नजिक रहेका तेत्रो टोलका मान्छेले समेत थाहा पाएनन् एक्कासी ग्यासको पाइप जल्यो र सिधै उनको छातीमा मुटु नै बाहिर निस्किने गरी आगाको मुस्लोले हान्यो उनी त्यही ढलिन अलिअलि सास थियो उनी मम्मी मम्मी बाबा बाबा नानु नानु यस्तै यस्तै वाक्य फुट्ने बेलासम्म को कसलाई पुकार्नु पर्ने हो सबैलाई पुकारिन् तर नियतिले कोखैमा छुताइएकी छोरीको मुहार अन्तिम पटक देख्न पनि दिएन यहाँसम्म कि मृत्युको अन्तिम छटपटाहटमा दुवै हात छोरीसम्म पुर्याएर उनलाई सुमसुमाउन पनि दिएन निर्दयी नियतिले उनी मृत्यु भएको भर्याङ मुनिको ओहोर दोहोर गर्ने बाटो र छोरी सुताइएको मूल ओछ्यान बढीमा तीन हातको फरक होला त्यहाँबाट बाहिर दलानमा लिएर सुताइरहेको बेलासम्म सास थियो दुई पटकसम्म बान्ता गरेको पनि स्थानीयवासी बताउँछन् गत वर्षको मक्सिर उन्तिस गते विवाह भएकी उनी त्यो घरकी नौली दुलाई थिइन् आफूहरूको चिनो पहिलो सन्तान भएकोले त्यसै पनि लज्जालु उनी श्रीमानसँग मुस्कुराउँदै आफ्नै खुसी साटे पनि शब्दमा व्यक्त गर्न पाएकी थिएनन् छैठीका दिनको त्यो हर्ष उल्लास अनि न्वारानको दिन श्रीमानले डोरो बान्दाको त्यो लज्जालु मुस्कान श्रीमान सुनिलको आँखामा नाचिरहन्छ बिहिबारको दिन ए मेरो हजुर मेरो हजुर भन्दा भन्दै नेतीले उनलाई चुड्यो तर अर्को दिन शुक्रबार काठमाडौँबाट घर आइपुगेका श्रीमानले उनको मृत भए पनि अन्तिम चेहरा निहाल्न पाएनन् ग्यास पड्केर जलेकी छन् भन्ने भन्ने मात्रै फोनमा खबर पाएर आएका उनी घरको तलो भित्र पस्न साथ उनी भक्कानिँदै दलानमा लडे <laughs> महसुस अब गर्न पनि पर्यो अब एउटालाई मात्रै पर्ने <laughs> साँच्ची नीति त कति कठोर बनिस जसले कोखैमा सुताएकी छोरीलाई समेत एक झलक हेर्न दिएनस् र मृत शरीरमाथि भए पनि उनको आँसुका थोपा चुहाउन दिएनस् त्यही बिलाउन पख्नुहुन्छ पत्नी वियोगले भाव्यल सुनिल थापा बहुत छ सर त्यही भएर मैले फोटाएर दिउँछु म त्यो रोहित कराएँ तर त्यो सब मैले राख्ने भनेको म मुखेर आउँछु किनकि गाडी बन्द थियो सर होइन तपाईँलाई पनि थाहा छ पत्रकार सब मैले स्वीकृति एक्जाक्ट दिएको थिएँ स्वीकृति एक्जाक्ट दिएको थिएन त्यो राखेर नि काम छैन जस्तो बुद्धिजीवीहरू हुन्छ गाउँमा उनीहरूले लगेछ सर म त आउँछु नि जसरी भए पनि आउँछु तर सब राखेर उस गर्छ के अरे छ त्यस्तो त्यस्तो कुराहरू भएछ नि होइन त्योहरू लगेछन् होइन पुलिसलाई नि खबर गरेन नि यहाँ त छैन थिएन उसले यस्तो किन यस्तो यस्तो किन सपिङ गर्नु भन्दा मान्दैन थियो के हुन्छ हुनुहुन्छ गुवाटी हुनुहुन्छ मलाई अनि म पैसाको प्रब्लम छैन त्यस्तो नभए तर उसले त्यस्तो कहिले पनि गरिनँ कि उसले सुन्नु न र उसलाई मैले आराम गर कति भन्थेँ पाँच बजी उठ्नु टक्क काम गर्नु दैलो कुच्यो चुलो मान्छे हेर्दा एकदम काँक्राको चिरा अस्ति प्याली गोरी हाइटी यस्तो हेर्दाखेरि होइन काम नगर्ल जस्तो तर सब कुरा जानेको रेस्पेक्ट ठुलाले रेस्पेक्ट गर्ने सानाले माग्ने सब कुराहरू जानेको त्यसको बैगुन त केही पनि थिएन सर होइन एक पोइन्ट पनि बैगुन छैन होइन तपाईँले बाहिरबाट नि बुझ्न सक्नुहुन्छ मैले कति माया गर्थेँ र कति त्यसलाई रेस्पेक्ट गर्ने जैव पनि भो बैगु माझमा दियो बाली कुल्छु निभेर जाँदा सँगै मारु साझमा दियो बाली कुल्छु निभेर जाँदा सँगै मारु धेरै माया राजमा डुबी बाँचारै छन् मुटु जोडेर बस्नेहरू तिर तिराई कुर्नेहरू